धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय चार थोलो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको आजको व्यवसायमा कार्यक्रम लौ खानुस गाउँको आजको व्यवसायमा पनि उपस्थित भएको छु म तपाईँको गाउँ खाने कथाको साथी तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाणी समाचारपछि लगभग लगभग चार बजेसम्म आउने गर्दछ कार्यक्रम लौखानुस गाउँ तपाईँ रेडियो अर्पण एक सय सात पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम लौखानुस गाउँलाई र प्रत्यक्ष रूपमा सहभागिता जनाउन पनि सक्नुहुन्छ लौ लौखानुस गाउँमा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यो बाटो हुँदै आउनुहोस् तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ यदि सही जवाफ दिनुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमोन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो फुर्सदो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथै हातमा लगाउने वारेन्टी घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाइन्छ यो त रह्यो जानकारी वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसको जसले हामीलाई पुरस्कारको व्यवस्था गरिदिएको छ यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग कुराकानी गर्छु अनि खेल खेल्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुर आवाज सुनिरहेको छैन कहिलेकाहीँ नेटवर्कले गर्दा हुनसक्छ बिचैमा जानुभयो उहाँ हामीलाई छोडेर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो खेल गाउँ खाने कथाको खेल हुने गर्दछ यहाँ हाम्रै गाउँ घरमा रहेका प्रचलनमा रहेका गाउँखाने कथाहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्दछु भ्याएसम्म तपाईँलाई गाउँ दिनेर लिने पनि गर्छौँ धेरैभन्दा धेरै साथीहरूलाई सहभागी गराउने इच्छा चाहनाले गर्दा गाउँ लिनेर दिने भन्ने गरिरहेका छैनौँ फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते आवाज आइराखेको छैन उताबाट प्रविधिबाट विष्णुले मिलाउने प्रयासमा हुनुहुन्छ कहाँ के समस्या छ भनेर हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ म मकनपुर निर्मल ढिङ्गराज मकवानपुरबाट हेलो सुन्नु भएको छ हामीलाई निर्मल ढिङ्गराज निर्मल थिङ हजुर निर्मलजी के गर्नुहुन्छ म बसी बसाउ दादा बसी बसाउ हजुर त्यो बाहेक अरू केही गर्ने इच्छा चाहना त्यही बसी बसाउ निर्मलजी अहिले तपाईँले हाम्रो आवाजलाई रेडियोबाट मात्रै सुन्नुभएको छ है फोन मार्फत सुन्नुभएको छैन रेडियोबाटै सुनिराख्नु भएको छ है हजुर यताबाट विष्णुले मिलाउने प्रयासमा त हुनुहुन्छ केही बेर पछि भने टेलिफोनबाट पनि सुन्न सक्नुहुनेछ भन्ने आशा लिएको छु अन्य कलर साथीहरूलाई चाहिँ हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्यो है त खुट्टा मुनि रहेछ काले दाईको बा सँगै हिँड्छ बोल्दैन पर्छ मेरै छाप के होला खुट्टा मुनि रहेछ काले दाईको बा सँगै हिँड्छ बोल्दैन पर्छ मेरै छाप के होला चप्पल होला दादा चप्पल हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ दादा हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त हुन्छ बिग्रियो त निर्मलजी हजुर अब कम्प्युटरले बिग्रियो भनेको छ सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा निर्मल थिङ हुनुहुन्थ्यो मकनपुरबाट हामीले बोलेको सुनेको छैन भन्ने र पनि गर्नुभयो जानकारी पनि दिनुभएको छ कृपया तपाईँ हामीलाई अहिले सुनिराख्नु भएको छ भने आज टेलिफोनमा केही समस्या देखा परेको छ रेडियोबाट सुनेरै त्यहीँबाट नै हाम्रो आवाजलाई सुनेर गाउँखान कथाको खेल खेल्नको लागि आउनुहोला फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ लोक गुरुङ चण्डी भन्ज्याङबाट हजुर चण्डी भन्ज्याङको हालखबर के छ सुनाउनु एकदम ठिक छ है हजुर अनि खाजा खानुभयो खाइसक्नुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छ है त खुट्टा मुनि रहेछ काले दाईको बा सँगै हिँड्छ बोल्दैन पर्छ मेरै छाप के होला छाया के गरौँ यसैलाई अन्तिम जवाफ मान हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ लोकजी ताली पड्केको छ कति सिपालु हुनुहुन्छ गाउँ खाने विद्वान तपाईँ <laughs> कार्यक्रम सुन्दै गर्नु होला विजेताको सूचीमा हुनुहुन्छ अहिले भने सुटिन्छौँ नमस्कार सन्डी भन्ज्याङबाट आउनुभएको थियो लोक गुरुङ ठ्याक्कै मिलाएर गइसक्नु भएको छ रमाइलो गाउँ खाने कथा हामीसँग धेरै छन् फेरि पनि कोही सहभागी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्छु म कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्कार हजुर नमस्ते हाम्रो आवाज सायद उहाँले सुनिराख्नु भएको छैन कहाँ के गडबडी भइराखेको छ विष्णुजीले मिलाउने प्रयासमा हुनुहुन्छ फेरि पनि स्वागत गर्छु कोही हुनुहुन्छ भन्ने इसारा पाएको छु हजुर नमस्ते नमस्ते हजुर विष्णुलाई दुईवटा टेलिफोन लाइन मध्ये एउटा टेलिफोन बिग्रेको हो कि जस्तो भान मलाई पनि भएको छ है शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्ने गर्छौँ हामी कार्यक्रम लौखानुस गाउँमा प्रत्येक बुधबार आउँछ दिउँसो तिन बजेको नेपाल नेपालवाणी समाचारपछि र वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमोन मोबाइल हाउसले राखेको आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ फेरि पनि कोही सहभागी आउनुभएको छ धेरै सहभागीहरू आइराख्नु भएको छ उहाँको आवाज हामीले सुन्न सकेका छैनौँ र हाम्रो आवाज उहाँले सुन्न पाउनु भएको छ या छैन उहाँलाई नै थाहा छ त्यो कुरो फेरि पनि विष्णु राईले मिलाएर भित्रै पठाउँछु भन्ने इसारा गर्नुभएको छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चण्डी भन्स्याङबाट युवराज गुरुङ युवराज के छ खबर खाजा खानुभयो दिनहरू कसरी बिताइराख्नु भएको छ बसी बसौ समाजमा केही फाइदा हुने काम पनि गर्नु पर्यो यो बस्नुको अलावा चाहिँ है <laughs> हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहाल्छु है त खाना यसले धेरै खान्छ कहिले अगाउँदैन बरु आफू सुकी जान्छ कहिले मोटाउँदैन के होला युवराजी युवराजी सुन्नुभयो जवाफ भन्नुहोस् न त खाना यसले धेरै खान्छ कहिले अगाउँदैन बरु आफू सुकी जान्छ कहिले मोटाउँदैन के होला हजुर अचानक के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त ला तपाईँको जवाफ बिग्रियो त युवराजी अब कम्प्युटरले जवाब बिग्रेको छ भन्छ किनभने कम्प्युटरले आफूसँग जवाब जे छ त्यसैलाई आधिकारिक मान्छ त्यसैले बिग्रेको छ भने छ कार्यक्रम सुन्दै गर्नु होला भन्न नपाउँदै छुटेर गइसक्नु भएको छ जे होस् युवराजीको जवाब भने मिलेको छैन यो यो गाउँखाने कथाको जवाब तपाईँलाई आउँछ भने आउनुहोस् फेरि पनि कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्ते यो लाइनलाई चाहिँ बन्द गर्नुपर्छ होला विष्णु दाई दुईवटा लाइनमध्ये एउटा लाइन मात्रै खुल्ला गरौँ हामी कुन चाहिँ लाइनलाई खुल्ला गर्ने दुईवटै लाइन खुल्ला गर्ने हुन्छ यति बेला भने तपाईँको लागि एउटा आवाज राख्छु यो आवाजपछि फेरि आउनेछौँ दुईवटा टेलिफोन मध्ये दुईवटै बनाएर आउने प्रयासमा रहनेछौँ यति बेला भने यो आवाज यसपछि हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण छोडी कहीँ होला अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगाखोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस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 अगाडि प्रोपराइटर भेषराज मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौ खानुस गाउँ फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँमा कार्यक्रम लौखानुस गाउँको बाँकी बसाइ लिएर उपस्थित भएको छु म तपाईँको गाउँखाने कथाको साथी तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल हुने गर्दछ कार्यक्रममा र यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनले राखेको आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ त्यसैले आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थित्नुहोस् यी दुईवटा नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी अनि गाउँखाने कथाको खेल खेल्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते <laughs> उहाँ पनि बिचैबाट छुट्टिनु भएको छ फेरि पनि अर्को कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ पर्साबाट एन्जल हजुर सुनाउनुहोस् हाल खबर के छ एकदम ठिक छ हजुरको पनि ठिक छ मेरो पनि ठिक छ हामी सबैको ठिक छ आज चाहिँ हुनै भएन हरेक कुरा ठिक है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छु है त हुन्छ खाना यसले धेरै खान्छ कहिले अगाउँदैन बरु आफू सुकी जान्छ कहिले मोटाउँदैन के होला हो त्यस्तै नआएको नआएकोलाई चाहिँ भनिदिएका हुन्छौँ फेरि कतिको सिपालु हुनुहुन्छ भनेर चेक गर्नलाई हालिहाले आयो के गर्ने थाहा भएन गाह्रो पऱ्यो है अब केही बेर पछि म भन्छु थाहा पाउनु होला कार्यक्रमबाट छुट्टिन्छौँ नमस्ते एन्सलजी आउनुभएको थियो यो प्रश्नको त मलाई योभन्दा अगाडि पनि यही परेको थियो मैले त्यति बेला पनि जानिनँ र आज पनि जानिनँ भन्नुभयो प्रयास गर्नुपर्ने हो सजिलो छ हाम्रै घरमा हुन्छ विशेष गरी आजभोलि त अलिक त्यति देख्न सकिँदैन बिस्नाइल मेरो घरमा चाहिँ छ है भनेर भन्नुभएको छ सजिलो हुन्छ हुन्छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिसको लाइनमा कोही हुनुहुन्छ भन्ने इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई पनि भित्रै बोलाउँछु के भएको छ विष्णुदाई आज सबैजना चाहिँ आउँदै जाँदै आउँदै जाँदै सायद हाम्रो आवाजलाई सुन्न नपाउनु भएर होला अर्को लाइनमा फेरि कोही सहभागी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ म टाढीबाट कुमार भट्ट टाढीबाट कुमार भट्ट हजुर कुमारजी कार्यक्रममा पहिलोपटक हो होइन के गर्दै हुनु के गर्दै हुनुहुन्छ आज भोलि बसिरा बसिरा पढाइ कहाँ पुऱ्याउनु भयो नौमा पुर्याउनु भएको छ है अब त बर्खी बिदा पनि सकिने बेला भयो नि है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि सोही गाउँ खाने कथा राखिहालेँ है त खाना यसले धेरै खान्छ कहिले अगाउँदैन बरु आफू सुकी जान्छ कहिले मोटाउँदैन के होला गाह्रै पर्यो हुन्छ यसको सही जवाब अब केही बेरमा चाहिँ भन्छु रेडियो सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार कुमार भट्ट आउनुभएको थियो टाँडीबाट गाह्रो पऱ्यो भनेर चाहिँ गइसक्नु भएको छ खाना यसले धेरै खान्छ कहिले अगाउँदैन बरु आफू सुकिजान्छ कहिले मोटाउँदैन हरेक कुरा चाहिँ माथिबाट हालिन्छ पिसेर निकालिन्छ कहिले दाल पिसिन्छ कहिले भुटेको मकै पनि पिसिन्छ यसको मतलब जाँतो हो यसको सही जवाफ चाहिँ जाँतो हो धेरै खान्छ तर बिस्तारै बिस्तारै आफै खिँदै जान्छ यसको सही जवाफ जाँतो थियो आजभोलि देखिँदैन त्यसैले गर्दा पनि होला मिलाउन सक्नु भएन धेरै साथी आउनुभयो तिनजना साथीले नै मिलाउन सक्नु भएन फेरि पनि अर्को एउटा गाउँखाने कथा बाँकी छ कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँलाई पनि भित्रै बोलाउँछु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते नमस्ते हजुर हजुर नमस्ते उहाँको आवाज हामीले सुनिराखेका छौँ हाम्रो आवाज उहाँ गएको छैन हजुर नमस्ते विष्णु दाई हाम्रो आवाज उता गएको छैन <laughs> उहाँलाई फेरि पनि फोन गर्नको लागि आग्रह गर्छु कुराकानी गर्छौँ हामी तपाईँसँग मैले खेल गाउँखाने कथाको खेल खेल्छौँ आज प्रविधिमा केही गडबडी देखिएको छ विष्णु दाइले मिलाउने प्रयासमा हुनुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ अब कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ अब केही साथीहरूलाई मात्रै सहभागी गराउँछौँ गाउँखाने कथाको खेलमा फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ टाढीबाट मुना भट्ट टाढीबाट मुना भट्ट मुनाजी हजुर कतिमा पढ्दै हुनुहुन्छ आठमा आठमा कुमारजीको बहिनी हो ल तपाईँको लागि गाउँखान कथा राखिहालेँ खुट्टा हुन्छ आठवटा टाउको भने छैन कुममाथि आँखा हुन्छ मुर्कुटा चाहिँ होइन के होला खुट्टा हुन्छ आठवटा टाउको भने छैन कुममाथि आँखा हुन्छ मुर्कुटा चाहिँ होइन के होला माकुरा हो माकुरा के गरौँ यसैलाई अन्तिम जवाफ मानौ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त कम्प्युटरलाई सोधिराखेको छु है तपाईँको जवाब के छ भनेर बिग्रियो भनेको छ मुनाजी कार्यक्रम सुन्दै गर्नु होला यसको जवाब केही बेर पछि भन्नेछु अथवा कोही सहभागीले भन्नेछन् अहिले भने छुट्टिन्छौँ नमस्कार मुनाबाट टाँडीदेखि आउनुभएको थियो मिलाउन सक्नु भएन अब हामी अन्तिम एकजनालाई मात्रै लिन्छौँ है विष्णु हुन्छ कोही सहभागी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ रेडियोका हुन्छ त्यसरी नै सहयोग गर्नु होला रेडियोको आवाज अझ थोरै बढाउनुहोस् तपाईँसँग गाउँखाने कथाको खेल <laughs> खेल्न हामी आतुर छौँ नाम केही बेर पछि भनौँला सुन्दै गर्नु होला रेडियो है अहिले चाहिँ गाउँखाने कथाको खेल खेलौँ हुँदैन हुन्छ तपाईँको लागि गाउँ खाने कथा राखिहाल्छु सजिलो छ ध्यान दिएर सुन्नु होला है खुट्टा हुन्छ आठवटा टाउको भने छैन कुममाथि आँखा हुन्छ मुर्कुट्टा चाहिँ होइन के होला भन्नुहोस् न गङ्गाटा अब तपाईँको नाम पनि भन्नुहोस् विनिता <laughs> के होला विनिता शर्मा कहाँदेखि टाढीबाटै यसको सही जवाब के हो भनेर चाहिँ कम्प्युटरले भन्छ सही जवाब भयो कि भएन विष्णु दाई कम्प्युटरलाई सोधौँ है पहिला सही जवाब बिन्दाजी सही जवाब भनेर ताली पड्काएको छ अब तपाईँले मेरो नाम धेरै सोध्नु भएको छ है के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नुपर्ने हुन्छ अहिले भने छुट्टिन्छौँ नमस्कार विनिता शर्मा टाढीदेखि आउनुभएको थियो र सही जवाब पनि दिनुभएको छ अब भने हामी कार्यक्रमबाट जाने बेला भइसकेको छ हामी दाई आज धेरै साथीहरू आउनुभयो मकनपुरबाट निर्मल थिङ मिलाउन सक्नु भएन चण्डिङ भन्ज्याङबाट लोक गुरुङ आउनुभएको थियो ठ्याक्कै मिलाउनु भएको छ त्यस्तै गरी चण्डी भन्ज्याङबाट नै युवराज गुरुङ आउनुभएको थियो मिलाउन सक्नु भएन पर्साबाट एन्जलजी आउनुभएको थियो पहिला नि यही सोध्नु भएको थियो अहिले पनि यही गाह्रो पऱ्यो मैले त जानिनँ भनेर जानुभयो टाँडीबाट कुमार भट्ट प्रयास नै गर्नु भएन टाँडीबाट फेरि मुना भट्ट आउनुभएको थियो सही जवाफ दिन सक्नु भएन त्यस्तै गरी विनिता शर्मा अन्तिममा आउनुभएको थियो ठ्याक्कै मिलाएर जानुभएको छ अब भने दुईजना साथीबाट एकजनालाई विजेता गराउनुपर्छ विजेता गराउनको लागि म विष्णु दाईलाई गोला बनाउने जिम्मा दिन्छु त्यतिन्जेलको लागि भने एउटा आवाज अगाडि सार्नुपर्ने हुन्छ आवाज आज हामीले पुरानो पुरानो भाकाहरू बजाएका छौँ यति बेला यो आवाज तपाईँको लागि त्यसपछि फेरि आउनेछौँ छैनने घडिया कसो गरुनी माथि मराना हो दैव अदालै जाना मधुर भाका तपाईँको माझमा राख्यौँ केही बेरपछि फेरि पनि यही भाकालाई उठाउनेछौँ यति बेला भने मेरो हातमा विजेताको नाम परिसकेको छ गोला बनाएर दिनुभएको छ विष्णु दाईले आज विजेता बन्नुभएको छ अन्तिममा आउनुभयो अन्तिम कलर पनि हुनुहुन्थ्यो भाग्यमानी हुनुहुँदो रहेछ विनिता शर्मा टाँडीदेखि आउनुभएको थियो उहाँ विजेता बन्नुभएको छ उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ विनिता शर्माजी तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगरले राखेको आकर्षक पुरस्कार जित्नु भएको छ अहिले पनि मलाई सुनिराख्नु भएको छ भने तपाईँ आफ्नो मोबाइल नम्बर या टेलिफोन नम्बर हाम्रो प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई टिपाइदिनु हुनुको लागि अनुरोध गर्दछु किनभने तपाईँको पुरस्कार तपाईँ भएकै ठाउँमा आइपुग्छ त्यसैले गर्दा अब भने कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद फोन गर्नुभयो कति साथीहरूले उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद गर्छौँ कति साथीहरू आउनुभयो जानुभयो किनभने आज प्रविधिमा केही गडबडी देखिएको थियो उहाँहरूप्रति पनि हामी क्षमायाचना गर्दै फोन प्रयास गर्नुहुने तपाईँलाई नै अर्को हप्ता अवश्य लाग्छ भन्दै एमुन मोबाइल हाउसलाई पनि हृदयदेखि आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हर्चको प्रस्तुति कार्यक्रम